हिजो साँझ पदाधिकारीको मतगणना रोकेर केन्द्रीय सदस्यहरूको मतगणना गरिएको थियो अहिले भने पदाधिकारी र केन्द्रीय सदस्यहरूको एकैसाथ मतगणना गरिएको छ केन्द्रीय सदस्य र पदाधिकारीको नतिजा एकैपटक सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ नेतृत्व चयनका लागि दुई हजार एक सय बाहन्न जनाले मत दिएको निर्वाचन आयोगका सदस्य सानु राज पोखरेलले जानकारी दिनुभएको छ मतदानमा चौबिस जना अनुपस्थित भएका थिए व्यवस्थापिका संसदमा आजदेखि आगामी आर्थिक वर्षका लागि सरकारले पेश गरेको बजेटमाथि छलफल शुरू भएको छ आजको बैठकमा अर्थमन्त्री डाक्टर रामशरण महतले आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नु भएपछि बजेटमाथि छलफल चलेको हो प्रस्ताव पेश गर्दै अर्थमन्त्री महतले मुलुकका सबै क्षेत्रमा समान विकासका लागि संसद विकास कोषमा रकम छुट्याइएको बताउनु भएको छ उहाँले सभासदलाई छुट्याइएको बजेटको दुरूपयोग नहुने भन्दै यसले क्षेत्रगत विकासमा मद्दत पुग्ने बताउनु भएको छ मन्त्री महतले आगामी पन्ध्र बीस वर्षमा आर्थिक वृद्धि दर उच्च बनाउन आर्थिक क्षेत्रमा नीतिगत सुधार आवश्यक भएको उल्लेख गर्नु भएको छ उहाँले विदेशी पुँजी भित्र्याउँदै आर्थिक वृद्धि मार्फत मुलुकमा रोजगारीको सृजना गर्नुपर्नेमा समेत जोड़ दिनु भएको छ तर एकीकृत नेकपा माओवादीले भने बजेटले मुलुकलाई तीस वर्ष पछाडि धकेल्ने काम गरेको आरोप लगाएको छ व्यवस्थापिका संसदको आजको बैठकमा आर्थिक वर्ष दुई हजार एकात्तर बहत्तरको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले बजेटले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको आरोप लगाउनु भएको छ बजेटमा स्वरोजगार कोषको विषय नै हटाइएको भन्दै उहाँले आपत्ति समेत जनाउनु भयो अहिले नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले बजेटबारे आफ्नो भनाइ राख्नु भएको छ सुरुमा पेशकी खर्च विधेयक पारित गर्ने संसद सचिवालयले जनाएको छ सरकारले पेश गरेको बजेट पारित हुन समय लाग्ने भएकाले आज र भोलि छलफल गरी पेशकी खर्च विधेयक पारित गरी सरकारलाई खर्च गर्न बाटो खुल्ला गरिने जनाइएको छ पेशकी खर्च विधेयक पारित नभए सरकारले साउन एक गतिबाट खर्च गर्न नपाउने हुँदा दुई दिन छलफल गरी पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ नानगढ भुटवोली सड़क खण्ड अन्तर्गत नवलपरासीको कावासुतीमा आज बिहान बस र ट्रक एक आपसमा ठोकदा चालक सहित चौतिस जना घाइते भएका छन् घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको छ सुर्खेतको सल्लेरीबाट काठमाडौँका लागि छुटेको बस र नानगढबाट भुटवोल जाँदै गरेको ट्रक एक आपसमा ठोकदा दुर्घटना भएको प्रहरीले जनाएको छ बस चालक टेकबहादुर बुढा र ट्रक चालक भीम कुंवर तथा यात्रुहरू प्रेमविक र धनबहादुर सिंह गम्भीर घाइते भएका छन् उनीहरूको स्थित मेडिकल कलेजमा उपचार भइरहेको छ अन्य घाइतेहरूको स्थित मध्यविन्दु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ यसैबीच उता महोत्तरीको रामनगर सातमा आज बिहान एकजनाको शव फेला परेको छ रतौली छका तीस वर्ष सुनिल कुमार ठाकुरको शव आज बिहान रूपमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ अर्थ मन्त्रालयले आगामी वर्षका लागि छुट्याइएको पुँजीगत बजेटको कार्यान्वयनका लागि ठेक्कापट्टाको काम दशैं तिहार अगाडि नै सक्ने गरी कार्ययोजना बनाएको छ यसअघि ठेक्कापट्टा लगाउन पुस माघ लाग्ने हुँदा बजेट खर्च हुन नसकेकोले यो वर्ष योजना स्वीकृत र ठेक्का लगाउने काम छिटो गर्न कार्ययोजना बनाइएको अर्थ सचिव युवराज भूषालले जानकारी दिनुभएको छ बहुवर्षीय ठेक्का लागेका आयोजनाको कार्यान्वयन साउन एक गतेदेखि नै शुरू हुने र अरू नयाँ आयोजनाको ठेक्का लगाउने काम समयमै सक्ने गरी योजना बनाइएको उहाँले बताउनु भएको छ अर्थ मन्त्रालयले पेशकी बजेट पास भएपछि साउन एक गते नै मन्त्रालयहरूलाई खर्चको अख्तियारी दिने सचिव भूषालले बताउनु भएको छ त्यसपछि सबै मन्त्रालयका सचिवलाई बोलाएर आयोजना कार्यान्वयनको लागि कार्ययोजना जिम्मा लगाउने तयारी भएको पनि उहाँले बताउनु भएको छ यसअघि योजना स्वीकृत हुनलाई लामो समय लागेर कार्यान्वयन नहुने देखिएकाले आगामी वर्ष राष्ट्रिय योजना आयोगमा कार्यक्रम पेश भएको एक हप्तामै स्वीकृत गर्ने व्यवस्था मिलाइएको अर्थ सचिव भूषालको भनाइ छ सरकारले सार्वजनिक खरिद ऐनमा संशोधन गरी ठेक्का प्रक्रियालाई सहज बनाउने र ठेकदारलाई जिम्मेवार बनाउने तयारी पनि गरेको छ यस्तै आयोजना कार्यान्वयनमा हुने स्थानीय अवरोध हटाउन पनि कड़ा व्यवस्था गरिएको छ बजार मूल्यका आधारमा जग्गाको मुआब्जा निर्धारण हुने र त्यो नमानेर अवरोध गरी कार्यवाही गर्ने व्यवस्था बजेटमा ल्याइएको छ आगामी वर्षका लागि ल्याइएको छ खर्ब अठार अर्बको बजेटमा एक खर्ब सोह्र अर्ब रूपियाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ काठमाडौँमा जारी दक्षिण एसियाका अपाङ्गता भएका महिलाको सम्मेलन आज सकिँदैछ सम्मेलनमा नेपाल सहित भारत पाकिस्तान श्रीलंका भूटान सहितका मुलुकका जना अपाङ्गता भएका महिलाको सहभागिता रहेको छ अपाङ्गता भएका महिलाको क्षमता अभिवृद्धि गरी सञ्जालको गठन गर्दै अपाङ्गताका सवाललाई मूल प्रवाहमा ल्याउने उद्देश्यले पहिलो सम्मेलनको आयोजना गरिएको हो सम्मेलनको महिला बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीले उद्घाटन गर्नुभयो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ सभासदलाई एक करोड़ दिने व्यवस्थामा संशोधन प्रस्ताव लैजाने ए माओवादी नेता वर्षमान पुनको भनाईमा तपाईँ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 फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम तेत्तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो र बेलुकी पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सुरप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब विदेशका खबर रुसको सीमा क्षेत्रमा उनिरहेको युक्रेनी सेनाको जहाज रुसी सेनाले रकेट प्रहार गरी खसालेको छ युक्रेनको पूर्वी क्षेत्र रुसको सीमा नजिक उडिरहेको जहाज शक्तिशाली हतियार प्रयोग गरी खसालिएको युक्रेनी अधिकारीहरूले आरोप लगाएका छन् एएन छब्बीस विमानमा साढे छ हजार फिट उचाइमा उडिरहेका बेला हमला भएको हो विमान चालक दलका सदस्य भने सुरक्षित रहेको अधिकारीहरूको भनाइ छ युक्रेनमा रूस समर्थकहरूले आन्दोलन जारी राखेका बेला सैन्य विमानमाथि आक्रमण भएको हो युक्रेनी सेनाको विमान खसालेको विषयमा रूसले भने कुनै प्रतिक्रिया दिएको छैन युक्रेनमा रूसी आन्दोलनकारीले संघर्ष जारी राखेपछि त्यहाँ नेटो सेनाका बाह्र हजार भन्दा बढी सैनिक परिचालित भएका छन् लिबियाको मुख्य विमानस्थलमा रकेट आक्रमण भएको छ राजधानी त्रिपोलीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आतंककारीहरूले आक्रमण गरेका छन् आक्रमणमा कम्तीमा एकजनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् बाह्रवटा जहाज काम नलाग्ने गरी ध्वस्त भएको अधिकारीहरूले जनाएका छन् अन्तर्राष्ट्रिय विमानस्थलमा रकेट आक्रमण भएपछि संयुक्त राष्ट्रसंघले त्यहाँ रहेका आफ्ना कर्मचारीलाई तत्कालका लागि लिबिया छोड्न आग्रह गरेको छ लिबियामा सन् दुई हजार एघारमा तत्कालीन शासक मुअम्बर गद्दाफीलाई पच्युत गरी नयाँ सरकार गठन गरिएपछि राजनीतिक संक्रमण गहिरिँदै गएको छ र अन्तमा खेल समाचार फिफाका अध्यक्ष सेफ लाटरले अर्जेन्टिनाका सहायक लियोनल मेस्सीले विश्वकप फुटबलमा गोल्डेन बल पाएको प्रति आश्चर्य व्यक्त गरेका छन् फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिनाका स्ट्राइकर मेसीलाई गोल्डेन बल दिनु दुर्भाग्य भएको बताएका छन् यस्तै अर्जेन्टिनाका पूर्व खेलाड़ी डिएगो म्याराडोनाले पनि मेसीलाई गोल्डेन बल दिएको प्रति आपत्ति जनाएका छन् टेलिभिजनमा अन्तर्वार्ता लिँदै म्याराडोनाले गोल्डेन बलको दावेदार भनेको कोलम्बियाका स्ट्राइकर जेम्स रोड्रिगेज भएको बताएका छन् रोड्रिगेजले जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पाएका थिए दिउँसो दुई बजेको अर्पण समाचारबाट बिदा हुनु अघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना तेस्रो दिन पनि जारी नेपालको अग्रता कायमै बेलुकीसम्म पदाधिकारीको अन्तिम परिणाम आउन सक्ने व्यवस्थापिका संसदमा सरकारले पेश गरेको बजेटमा आजदेखि छलफल सुरु सभासदलाई छुट्याइएको बजेट दुरूपयोग नहुने अर्थमन्त्री डाक्टर महतको दावी रूसी सेनाद्वारा सीमा क्षेत्रमा उडिरहेको युक्रेनी सेनाको जहाजमा रकेट प्रहार लिबियाको मुख्य विमानस्थलमा आतंककारीद्वारा रकेट आक्रमण एकको मृत्यु छ घाइते र अर्जेन्टिनाका स्ट्राइकर मेसीलाई विश्वकप फुटबलमा गोल्डेन बल दिएको प्रति फिफा अध्यक्ष ब्लाटरको आपत्ति हस् त यसका साथै दिउँसो दुई बजेको अर्पण समाचार सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण समाचारको साथमा